तिमीलाई देखेर त्यता आएको सम्झिनु तिमीलाई देखेर त्यता आएको सम्झिनु मेरो बाटो यतै पर्छ आएको सम्झिनु मेरो बाटो यतै पर्छ आएको सम्झिनु तिमीलाई देखेर त्यता आएको सम्झिनु बोलिँदैमा तिमीसँग बोलिँदैमा केही छैन केही बोलिँदैमा केही चाँडै तिमीलाई मन पराएको न सम्झिनु चढै तिमीलाई मन पराएको न सम्झिनु तिमीलाई देखेर यता आएको न सम्झिनु माया गर्नु सबैलाई खुसी बाँड्नु भन्छु म त माया गर्नु सबैलाई खुसी बाँड्नु भन्छु म त माया गर्नु सबैलाई खुसी बाँड्नु भन्छु म त यसलाई तिमी प्रेम कसम खाएको न सम्झेनौ यसलाई तिमी प्रेम कसम खाएको न सम्झिनु तिमीलाई देखेर त्यता आएको न सम्झिनु गाइदिन्छु म त कहिले काहीँ मेरै गीता गुनगुनाइदिन्छु म त कहिले काहीँ मेरै गीता गुनगुनाइदिन्छु म त कहिले काहीँ मेरै गीता मैले तिम्रो मनको गीत गाएको न सम्झिनु मैले तिम्रो मनको गीत गाएको न सम्झेनो तिमीलाई देखेर त्यता आएको न सम्झेनो मेरो बाटो यतै पर्छ थाएको न सम्झेनो मेरो बाटो यतै पर्छ थाएको न सम्झेनो